समाचार मनोरञ्जन साहित्य खेलकुद सुजना प्रविधि स्वास्थ्य शिक्षा साथमा निरन्तर प्रवासी नेपालीको एकै आवाज आवाज प्रवासी अनलाइन रेडियो प्रवासी अनलाइन रेडियो प्रवासी राष्ट्रीय गौरव प्रवासी नेपाली को एक आवाज प्रवासी डॉट कॉट मेरो हातमा चिनो तस्बिर थमाएर गई मेरो हातमा चिनो तस्बिर थमाएर गई मेरै अगाडि पराई हात समाएर गई बिन्ती मलाई बिर्सनु है भन्दै निष्ठुरीले बिन्ती मलाई बिर्सनु है भन्दै निष्ठुरीले यो मन रुवाई आफू भने रमाएर गई मेरै अगाडि पराई हात समाएर गई मिलनपछि बिछोड हुन्छ रित पिरतीको मिलन मिलनपछि बिछोड हुन्छ रित पिरतीको यस्तै भन्दै यो मनलाई सम्झाएर गई मेरै अगाडि पराई हात समाएर गई चोखो माया गरेकोमा कसुर देखाएर चोखो माया गरेकोमा कसुर देखाएर थरी आरोप मलाई लगाएर गई मेरै अगाडि पराई हात समाएर गई चोटै चोटको खानीमाथि चोट थुपारेर चोटै चोटको खानीमाथि चोट थुपारेर घायललाई अझै घायल बनाएर गई मेरै हातमा चिनो तस्बिर थमाएर गई मेरै अघि पराई हात समाएर गई कल्याणपुर चार माडी चितवनका गजलकार एसपी घायलको गजल वाचन गरेर सुनाए तिमीलाई कहिले भुल्न सक्दिन सक्दिन तिमीलाई भुल्न सक्दिन थे म तिमी आयो संसार देखायो प्रेम भन्नु धोखा रहेछ छाडी जाँदा बन्न चिनायो एक्लै पनि खुसी थिए म तिमी आयो संसार देखायो प्रेम भन्नु धोका रहेछ छाडी जाँदा बल्ल चिनायो जोसित जहाँ छौ जुनै सहरमा पहिले झै चोखो छौ मेरो नजरमा फर्किआऊ तिमी भन्छ मेरो मन जति चोट त दिन्छौ माया बढ्छ दुनिया दुनियासँग जिते बाजी तिमीसँग हार भयो नि माफी पनि मान्न पाइन सम्मना नदी गयो नि सँग जिते बाजी तिमीसँग हार भयो नि माफी पनि मान्न पाइन दोषसम्म नाति गयो उही गल्ली उही चोका पुरानै छडेर दया लागे सम्झिआउनु पुराना ती कुरा आउनु है तिमीलाई कोरिरहन्छु म बाँचुन् जेललाई बाटो हेरिरहन्छु म बदनामै हुन्छु तिम्रो नाममा बर्बादै हुन्छु तिम्रो यादमा तारा तिमीलाई कहिले भुल्न सक्दिन सक्दिन नमस्कार अनि हार्दिक स्वागत गर्दछु एक हप्ताको अन्तरालपछि विद्युतीय तरङ्ग मार्फत प्रवासी अनलाइन रेडियोको प्रस्तुति कार्यक्रम तपाईँको शब्द मेरो आवाजमा आज पनि म तपाईँहरूकै गजलको साथमा नेपाली सुगम सङ्गीतका सुमधुर गीतहरू लिएर उपस्थित भएको छु म तपाईँहरूकै गाउँले साथी पुराना पर्खाल ढलाउने योजना छ पुराना पर्खाल ढलाउने योजना छ र नयाँ पर्खाल बनाउने योजना छ सिंहदरबार अघि कर्णाली उतारेर सिंहदरबार अघि कर्णाली उतारेर कानुनमा आगो लगाउने योजना छ र नयाँ पर्खाल बनाउने योजना छ आऊ झुपडीका भोका पेटहरू आऊ आऊ झुपडीका भोका पेटहरू आऊ मसँग गोदाम रित्याउने योजना छ र नयाँ पर्खाल बनाउने योजना छ हतियारको दम्ब देखाउनेहरूलाई हतियारको दम्ब देखाउनेहरूलाई गजलको दम्ब देखाउने योजना छ र नयाँ पर्खाल बनाउने योजना छ समर पूर्वबाट प्रकाश छर्न आए समर पूर्वबाट प्रकाश छर्न आए सूर्य पश्चिमबाट उदाउने योजना छ पुराना पर्खाल ढलाउने योजना छ र नयाँ पर्खाल बनाउने योजना छ गजलकार समर प्रकाशको गजल वाचन गरे यस्तै मसँग अर्को एउटा गजल छ बलिया आदर्श नगरका गजलकार अभागी मुकेश रेउलेको हतियार देखाएर बल देखाएर हतियार देखाएर बल देखाएर मलाई डरायो त्यो बादल देखाएर के गर्न खोजेकी हो बुझ्न अलि गाह्रो भयो के गर्न खोजेकी हौ बुझ्न अलि गाह्रो भयो चिहान नै चिहानको स्थल देखाएर मलाई डरायो त्यो बादल देखाएर आखिर अन्तिममा एक्लै छाडेर गयो आखिर अन्तिममा एक्लै छाडेर गयो सपना हजार पल पल देखाएर मलाई डरायो त्यो बादल देखाएर म जस्ता धेरैलाई यसै गरी तडपायौँ म जस्ता धेरैलाई यसै गरी तडपायौ स्वार्थले भरिएको आँचल देखाएर मलाई डरायौ त्यो बादल देखाएर अचेल म सडकमा हिँडिरहेको छु अचेल म सडकमा हिँडिरहेको छु वियोगमा लेखेका गजल देखाएर हतियार देखाएर बल देखाएर मलाई डरायौ त्यो बादल देखाएर मनाई मन पर गई छन् मरिरहन्छ माया घुम्ती पिछे मायालु फेरिन्छन् मरिरहन्छ माया सहर मलाई मन पर्दैन माया हराउँदो रहेछ फेरिन्छन् पैसै ठुलो दिनै पछि बाचा फेरिन्छन् पैसै ठुलो सहर मलाई मन पर्दैन कार्यक्रम तपाईँको शब्द मेरो आवाजमा यहाँलाई पुनः हार्दिक स्वागत गर्दछु पोखरा थोक साथ पाल्पाका गजलकार पिआर पाण्डे प्रज्वलको गजल मेरो हातमा छ मेरै भरमा परेकी छ के गरम बा मेरै भरमा परेकी छ के गरम बा स्नातक पास गरेकी छ के गरम बा उसको यादमा धेरैपल्ट हराएछु मनी उसको यादमा धेरैपल्ट हराएछु मनी मेरै दिलमा चरेकी छ के गरम बा स्नातक पास गरेकी छ के गरम बा घरबाट भागेकी रे मैसँग आउनलाई घरबाट भागेकी रे मैसँग आउनलाई रामदिपुल तरेकी छ के गरम बा स्नातक पास गरेकी छ के गरम बा बर्बाद नै हुन्छु छिटो निर्णय नलिए बर्बाद नै हुन्छु छिटो निर्णय नलिए पोखरा थोकमै झरेकी छ के गरम बा स्नातक पास गरेकी छ के गरम बा प्रज्वल नै मेरो मुटु जिउने आधार पनि प्रज्वल नै मेरो मुटु जिउने आधार पनि गाउँमा हल्ला छरेकी छ के गरम बा मेरै भरमा परेकी छ के गरम बा स्नातक पास गरेकी छ के गरम बा chee सहू को छे 切。 नमरेको लास बोक्दै बितेको छ जिन्दगानी नमरेको लास बोक्दै बितेको छ जिन्दगानी कतै चल्दै कतै रोक्दै बितेको छ जिन्दगानी कठै भन्ने को हुन्छ र बेसहारा भएपछि कठै भन्ने को हुन्छ र बेसहारा भएपछि मुटु अनि घाउ घोज्दै बितेको छ जिन्दगानी कतै चल्दै कतै रोक्दै बितेको छ जिन्दगानी गुनासो त छैन अब मरि जाने यो चोलामा गुनासो त छैन अब मरि जाने यो चोलामा खुन बेची धन खोज्दै बितेको छ जिन्दगानी कतै चल्दै कतै रोक्दै बितेको छ जिन्दगानी असन्तोषी मनभित्र आफ्नो मात्र चाह राखी असन्तोषी मनभित्र आफ्नो मात्र चाह राखी फुल साँची काँडा रोज्दै बितेको छ जिन्दगानी कतै चल्दै कतै रोक्दै बितेको छ जिन्दगानी आफू सधैँ कुरूपदेखि ऐना फोरी जानेलाई आफू सधैँ कुरूपदेखि ऐना फोरी जानेलाई दिनरात सोच्दा सोच्दै बितेको छ जिन्दगानी नमरेको लास बोक्दै बितेको छ जिन्दगानी कतै चल्दै कतै रोक्दै बितेको छ जिन्दगानी चितवन माडीका गजलकार बिखरजी रामको गजल थियो यो म पुनः अर्को गजल वाचनको क्रमलाई जोड्न चाहन्छु मेरो सास दबिन्छ तिम्रो बोली सजिन्छ मेरो सास दबिन्छ तिम्रो बोली सजिन्छ यो नर्स चोला छिन्छ त्यहाँ डोली सजिन्छ तिम्रो पो भविष्य छ म मर्नेको के छ र तिम्रो पो भविष्य छ म मर्नेको के छ र मेरो आजै सकिन्छ तिम्रो भोलि सजिन्छ यो नर्स चोला छिन्छ त्यहाँ डोली सजिन्छ मलाई श्रद्धाञ्जली अबिर जात्रा हुँदा मलाई श्रद्धाञ्जली अबिर जात्रा हुँदा त्यो सिउँदो रङ्गिन्छ स्वर्ण होली सजिन्छ यो नर्स चोला छिन्छ त्यहाँ डोली सजिन्छ म मुर्दा यी मलामी तर तिमीलाई त म मुर्दा यी मलामी तर तिमीलाई त हो बेहुली मानिन्छ जन्ती टोली सजिन्छ यो नर्स चोला छिन्छ त्यहाँ डोली सजिन्छ तिमी र म बिचमा यति नै हो फरक तिमी र म बिचमा यति नै हो फरक मेरो कात्रो मैलिन्छ तिम्रो चोली सजिन्छ मेरो सास दबिन्छ तिम्रो बोली सजिन्छ यो नर्स चोला छिन्छ त्यहाँ डोली सजिन्छ बिर्तामोड नयाँ बस पार्कका रहस्य विक्रम चिमरियाको गजल थियो यो छ भने यो जिन्दगी हो मायाले बाँधिएको छ भने यो जिन्दगी के माया गर्नुहुन्न र के माया गर्नुहुन्न र मुखले नाइ नै नै भनेर भने नि मनले जाउँ जाउँ जाउँ भनेको छ भने नजिकै पर्नु हुन्न र के माया के माया के माया गर्नु हुन्न र मायाले बाँधिएको छ भने यो जिन्दगी के माया गर्नुहुन्न र के माया गर्नुहुन्न र मुखले नाइ नाइ नाइ भनेर भन्ने मनले जाउँ जाउँ जाउँ भनेको छ भने नजिकै पर्नु हुन्न र के माया के माया के माया गर्नु हुन्न र मायाले बाँधिएको छ भने यो जिन्दगी के माया गर्नुहुन्न र के माया गर्नु कहिले काहीँ ढिला सुस्ती हुन आउँछ प्रिय कहिले काहीँ ढिला सुस्ती हुन आउँछ प्रिय तथा नाम गाली गर्दै नकराउन प्रिय आज अलि धेरै थियो अफिसमा काम आज अलि धेरै थियो अफिसमा काम त्यसरी त्यो भाँडाकुँडा नठटाउन प्रिय तथा नाम गाली गर्दै नकराउन प्रिय कति पटक भन्ने सुन्तलीकोमा जान्न कति पटक भन्ने सुन्तलीकोमा जान्न आपत्र बापत त्यो नलगाउन प्रिय तथा नाम गाली गर्दै नकराउन प्रिय तिम्रै गुणगान गाउँछु सबैको म अघि तिम्रै गुणगान गाउँछु सबैको म अघि आवेशमा यति साह्रै त नजाउन प्रिय तथा नाम गाली गर्दै नकराउन प्रिय लोग्ने स्वास्नीको झगडा त परालको आगो लोग्ने स्वास्नीको झगडा त परालको आगो तिमीले नि हो भन्दै मन बुझाउन प्रिय कहिले काहीँ ढिला सुस्ती हुन आउँछ प्रिय तथा नाम गाली गर्दै नकराउन प्रिय माया त यस्तो हो माया त यस्तो हो माया त यस्तो हो माया त यस्तो हो नजिक टाढा जहाँ भैनी दुश्मनै सारा संसार भैनी कहिले नघट्ने हो कहिले छुट्ने हो माया त यस्तो हो माया त यस्तो धन संसारमै ठुलो मान्छे कुमान केही होइन रूप केही होइन धन संसारमै ठुलो मान्छे कुमान मन कहिले दुख माया त छुट्ने हो कहिले छुट्ने लागे गर्मी साउने बर्खा लागि नै रहोस् मायाको तिर्खा बैसाखे गर्मी साउने बर्खा लागि नै रहोस् मायाको तिर्खा भित्कैले नमारो यस्तो हो माया त छुट्ने हो कहिले छुट्ने हो माया त यस्तो हो माया त यस्तो हो माया त यस्तो अहिले तपाईँ सुन्दै हुनुहुन्छ समाचार मनोरञ्जन साहित्य खेलको सुजना प्रविधि स्वास्थ्य शिक्षा साथमा निरन्तर सङ्गीत प्रवासी नेपालीको एकै आवाज आवाज प्रवासी अनलाइन रेडियो हम राष्ट्रीय गौरव प्रवासी नेपाली को एक आवाज मेरी आमाको फाटेको सारी देखेर रुन्थे म मेरी आमाको फाटेको सारी देखेर रुन्थे म बुढेसकालमा घाँसको भारी देखेर रुन्थेँ म कठै गरिबको जिन्दगीमा कहाँ के नै हुन्छ र कठै गरिबको जिन्दगीमा कहाँ के नै हुन्छ र छ महिना खान नपुग्ने बारी देखेर रुन्थे म बुढेसकालमा घाँसको भारी देखेर रुन्थेँ म वर्ष्यौँ बित्यो युग बित्यो कहाँ पुगे मान्छेहरू वर्ष्यौँ बित्यो युग बित्यो कहाँ पुगे मान्छेहरू अन्न बिनाको मेरो आलमारी देखेर रुन्थेँ म बुढेसकालमा घाँसको भारी देखेर रुन्थेँ म गरिबका पीडाहरू भोग्नेलाई पो थाहा हुन्छ गरिबका पीडाहरू भोग्नेलाई पो थाहा हुन्छ सधैँभरि सिस्नो खोले तरकारी देखेर रुन्थेँ म बुढेसकालमा घाँसको भारी देखेर रुन्थेँ म आफ्नो भन्नु कोही छैन जहाँ हेऱ्यो पिँढै पीडा आफ्नो भन्नु कोही छैन जहाँ हेऱ्यो पिँढै पीडा विवश मेरो जिन्दगीमा लाचारी देखेर रुन्थेँ म मेरी आमाको फाटेको सारी देखेर रुन्थेँ म बुढेसकालमा घाँसको भारी देखेर रुन्थेँ म नरपानी पाँच जगत अर्घाखाँचीका कुमार केसीको गजल थियो हामी कार्यक्रमको अन्तिम चरणमा आइसकेका छौँ जाँदा जाँदै पवित्र राईको गजल वाचनसँगै आजलाई ओजेल हुन चाहन्छौँ हवस्त नमस्कार बिहानी आउँछ पक्कै सधैँ कहाँ रात हुन्छ र बिहानी आउँछ पक्कै सधैँ कहाँ रात हुन्छ र धैर्य गरी बस्नु प्रिय रोही कहाँ बात हुन्छ र नछेकहै हातले समर्पित छ यो पवित्र मन नछेकहै हातले समर्पित छ यो पवित्र मन तिम्रो अस्तित्व मेटाई कहाँ घात हुन्छ र धैर्य गरी बस्नु प्रिय रोही कहाँ बात हुन्छ र हिम्मत राख प्रिय दुःखसँग परिचित छु हिम्मत राख प्रिय दुःखसँग परिचित छु लक्ष्यलाई आँसुले धोई कहाँ थात हुन्छ र धैर्य गरी बस्नु प्रिय रोही कहाँ बात हुन्छ र आदि बेरी सबै सबै अटाउनु पर्छ छातीमा आधी बेरी सबै सबै अटाउनु पर्छ छातीमा हार्नु हुन्न सधैँ खुसी भई कहाँ साथ हुन्छ र बिहानी आउँछ पक्कै सधैँ कहाँ रात हुन्छ र धैर्य गरी बस्नु प्रिय रोही कहाँ बात हुन्छ र धारामा राख्न मिल्ने भए सामान चाहिँ बजारमा राख्न मिल्ने भए सबैभन्दा धेरै व्यापार तिमीले गर्थ्यौ